पुरै गाउँ डुबायो बाढीले मेरो पुरै गाउँ डुबायो बाढीले घरहरू नि बगायो बाढीले मेरो पुरै गाउँ डुबायो बाढीले घरहरू नि बगायो बाढीले खुसीको त्यो रमझम गाउँलाई खुसीको त्यो रमझम गाउँलाई सुख बगर बनायो बाढीले मेरो पुरै गाउँ डुबायो बाढीले मैले खेल्ने गोरेटो आँगनमा मैले खेल्ने गोरेटो आँगनमा बालुवा भरी सजायो बाढीले घरहरू नि बगायो बाढीले आएको आना दाना सबै लग्यो भएको अन्नदाना सबै लग्यो भोको बनाए रुवायो बाढीले भोको बनाए रुवायो बाढीले मेरो पुरै गाउँ डुबायो बाढीले घरहरू नि बगायो बाढीले मेरो पुरै गाउँ डुबायो बाढीले नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबै साहित्यिक मनहरूलाई भेट्नको लागि आज पनि तपाईँकै मनभित्र बस्न सफल कार्यक्रम त्यो मन मोटोमा छाउन सफल कार्यक्रम कार्यक्रम मेरो रचनाको बसाइँ लिएर दर्पण पारीका मित्र राजसँगै म छु तपाईँकै साहित्यिक मित्र दिपेन्द्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्स सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट सँगसँगै W W W dot radio Arpan blogspot dot कमबाट पनि विश्वभरिकै साथ तपाईँले हामीलाई सुनिराख्नु भएको छ कार्यक्रम मेरो रचना आउने गर्छ हरेक साताको आइतबार बिहान दस बजेको अर्पण खबरपछि करिब करिब एघार बजीसम्म यो बसाइँ बस्नको लागि साहित्यिक बसाइँ बस्नको लागि यो माहौल जमाउनका लागि तपाईँसँगै बोल्नको लागि तपाईँकै ती भावनाहरूमा भलाकुसारी गर्नको लागि आवाज मिसाउनका लागि हामी कार्यक्रम मेरो रचनाको बसाइँलाई लिएर आउने गर्छौँ कार्यक्रम मेरो रचना साहित्यिक बसाइँ हो विशुद्ध साहित्यिक रचनाहरू वाचन हुने कार्यक्रम हो गजल मुक्त कथा कवि कविता हाइकु थानका जस्ता विविध साहित्यका सबै विधाहरू समेटिने कार्यक्रम कार्यक्रम मेरो रचनामा हामी तपाईँकै ती जीवन्त भावनाहरूमा बग्छौँ तपाईँकै ती जीवनरूपी भावनाहरूमा आवाज मिसाउँछौँ कार्यक्रम मेरो रचनालाई तपाईँले लाइभमा सुन्न नसक्नु भए पनि तपाईँले डाउनलोड गरेर सुन्ने व्यवस्था पनि मिलाएका छौँ हामीले W W W dot Mohan Bihani blogspot dot कममा गएर पनि तपाईँले यो कार्यक्रमलाई जुनसुकै समयमा डाउनलोड गरेर सुन्ने व्यवस्था मोहन बिहानीजीले मिलाइदिनु भएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु हामी कार्यक्रमको सुरुवाततिरै छौँ कार्यक्रमको सुरुवातमा एउटा गजलले राखेँ मैले मेरो पुरै गाउँ बगायो बाढीले डुबायो बाढीले घरहरू नि बगायो बाढीले खुसीको त्यो रमझम गाउँलाई खुसीको त्यो रमझम गाउँलाई सुक्ख बगर बनायो बाढीले वास्तवमै पनि हो आज धेरै पानी परिराखेको छ नारायणीमा पनि धेरै पानीको बह बढेको छ यसपालि र धेरै गाउँहरू बगाइराखेको अवस्था हामीले देखिराखेका छौँ र यस्तै छ के गर्ने बर्खाको टाइम हो राम्ररी जोगिएर होला राम्रोसँग आफ्नो परिवारलाई होला भन्न चाहन्छु कार्यक्रमको सुरुवातमा यो मिठो आवाजलाई अगाडि जोड्नुपर्छ र तपाईँका रचनाहरू अझ पनि मेरो पोल्टाभरि छन् ती रचनाहरूलाई म कार्यक्रममा सुरुवात सुरुमा जोड्दै जाने नै छु बिस्तारै जोड्दै क्रमशः जोड्दै जाने नै छु कार्यक्रमको सुरुवातमा भने तपाईँ सबै सबैको लागि यो मिठो मनसुनी आवाज तपाईँ सबै सबैको लागि राख्न चाहन्छु कार्यक्रम छोडेर कतै नजानु Thank you. Thank you. जीवन यसरी नै चलिरहेको छ जीवन यसरी चलिरहेको छ बिस्तारै बिस्तारै गलिरहेको छ जीवन यसरी चलिरहेको छ बिस्तारै बिस्तारै गलिरहेको छ गरिबले यहाँ उपचार नपाउँदा गरिबले यहाँ उपचार नपाउँदा चिता लास जलिरहेको छ जीवन यसरी चलिरहेको छ बाढी पीडितलाई राहत भन्दै बाढी पीडितलाई राहत भन्दै चिउरा दही यहाँ छलिरहेछ बिस्तारै बिस्तारै गलिरहेछ बिर्सन सक्दिन मेरो ती अतीत बिर्सन सक्दिनँ मेरो ती अतीत पिउँदै रातहरू ढलिरहेको छ पिउँदै रातहरू ढलिरहेको छ जीवन यसरी चलिरहेको छ बिस्तारै बिस्तारै गलिरहेको छ बिस्तारै बिस्तारै गलिरहेको छ शम्भु कार्कीजीको रचना सँगसँगै पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो रचनामा तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट पनि विश्वभर एकैसाथ सुनिराख्नु भएको छ हामी कार्यक्रममा रहेर तपाईँकै रचनाहरूलाई वाचन गरिराखेका छौँ गर्ने गर्छौँ र आज पनि सोही क्रममा जुटिराखेका छौँ हामी मेरो हातमा पवन घरते मगरजीले सर्लाहीदेखि पठाउनु भएको एउटा रचना छ गजल छ उहाँको गजललाई अगाडि जोड्न चाहन्छु एक दिन औँला पालो गरिबको पनि एक दिन औँला पालो गरिबको पनि अनि देखेछौ छौ भुइँ चालो गरिबको पनि एक दिन औँला पालो गरिबको पनि अनि देख्नेछौ भुइँचालो गरिबको पनि परिश्रम गरिरहेछ कसो नहोला र परिश्रम गरिरहेछ कसो नहोला र भरिनेछ डोको डालो गरिबको पनि एक दिन आउला पालो गरिबको पनि चढिरहे ऊ सधैँ दुःखको पहाड चढिरहे ऊ सधैँ दुःखको पहाड कसो नसकिएला उकालो गरिबको पनि कसो नसकिएला उकालो गरिबको पनि अनि देख्नेछौ भुइँचालो गरिबको पनि हेर्दा हेर्दै जाउँ सम्मतिको सत्ता ढलेपछि हेर्दै जाउँ सम्मतिको सत्ता ढलेपछि फेरिनेछ छ शरीरको टालो गरिबको एक दिन एक दिन आउँला पालो गरिबको पनि अनि देख्नेछौ भुइँचालो गरिबको पनि सत्य भगवान रहेछ भने देखिएछ सत्य सत्य भगवान रहेछ भने देख्नेछ सत्य र हुनेछ कोही यहाँ गोठालो गरिबको पनि एक दिन आउला पालो गरिबको पनि अनि देख्नेछौ भुइँचालो गरिबको पनि अनि देख्नेछौ भुइँचालो गरिबको पनि निकै सुन्दर रचना यो सुन्दर रचनामा वास्तविकता कोरिएको छ वास्तविकता बोलेको छ त्यो गरिबको दुःख पीडा बोकेको यो रचनालाई पठाउनु भएको थियो पवन घरती मगरजीले धेरै धेरै धन्यवाद दिन चाहन्छु यो सुन्दर रचना पठाएर सहयोग गरिदिनु भयो कार्यक्रम मेरो रचनाको लागि पठाइदिनु भएको लागि पवन घरती मगर विवशीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यस्तै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा जयराम विका जय भावुक भनेर लेख्नु भएको छ उहाँको नाम उहाँको घर धादवर साथ बर्दिया हाल मलेसिया जोहारमा हुनुहुन्छ उहाँ उहाँको गजललाई अगाडि जोड्न चाहन्छु प्रदेशतिर आए ओहिरिने लहर आएको छ परदेशतिर ओहिरिने लहर आएको छ दाजुभाइ अघि सर्ने प्रहर आएको छ सुन्द सुन्दैछु वर्षादले बिचल्ली पार्यो वास्तवमै पनि सुन्दैछु वर्षादले बिचल्ली पार्यो गाउँ बस्ती बगाउने नहर आएको छ दाजुभाइ अघि सर्ने प्रहर आएको छ गरिबलाई नै मारा अनि अभाव यहाँ गरिबलाई नै मार अनि अभाव यहाँ कसो गर्न महँगी त्यो सहर आएको छ दाजुभाइ अघि सर्ने प्रहर आएको छ नपाउँदा कस्तो कस्तो पाएपछि सस्तो नपाउँदा कस्तो कस्तो पाएपछि सस्तो लाउन हेर न त्यही माया लाउन रहर आएको छ परदेशतिर ओहिरिने लहर आएको छ धेरैका अकालमै ज्यान जान्छन् हजुर धेरैका अकालमै ज्यान जान्छन् हजुर त्यसैले त होला यहाँ पनि जहर आएको छ दाजुभाइ अघि सर्ने प्रहर आएको छ प्रदेशतिर ओहिरिने लहर आएको छ दाजुभाइ अघि सर्ने प्रहर आएको छ निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि जय भावुकजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु बिचल्ली भएका कुराहरू गाउँ बस्तीहरू बगाउन थालेका कुराहरू विदेशमा भएर त्यस इन्टरनेटका समाचारहरूबाट सुनेका कुराहरू रचनामा हुँदै थियो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि जय भावुकजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पठाउँदै गर्नुहोला त्यसै गरी अर्को रचना मेरो हातमा सुरज गुरुङ हाल भारत टार भोलले लमजुङ भोर्लेटार भनेर उहाँले ठेगाना लेख्नु भएको छ हाल चाहिँ उहाँ भारतमा हुनुहुन्छ उहाँको गजल अगाडि सार्छु म हातमा तिम्रो पूजा थाली बिहानको प्रहर सम्झे हातमा तिम्रो पूजा थाली बिहानको प्रहर सम्झे मन्दिर गई पूजा गरे पोखराको सहर सम्झे हातमा तिम्रो पूजा थाली बिहानैको प्रहर सम्झे मन्दिरमा गई पूजा गरे पोखराको सहर सम्झे तालमा फेवा ताल राम्रो बहिरेमा बिचमा रहेछ तालमा फेवा ताल राम्रो बाराही त बिचमा रहेछ छेउमा बर पार ढुङ्गा राखिएका लहर सम्झे मन्दिर गई पूजा गरे पोखराको सहर सम्झे जाउन जाउँ ढिला हुन्छ बाड अहिले झनै जाउन जाउँ न जाउँ ढिला हुन्छ भिडबाट अहिले झनै एउटा ढुङ्गा हामी दुई जाने भन्या रहर सम्झे मन्दिर गई पूजा गरे पोखराको सहर सम्झे हातमा तिम्रो फुलको थाली पूजाको थाली बिहानको प्रहार सम्झे मन्दिर गई पूजा गरे पोखराको सहर सम्झे आफ्नो त्यो मायालुलाई सम्झिएका कुराहरू हातमा त्यो पूजाको थाली देख्दै बिहान पूजा गर्नको लागि हिँडिएका हो कि मेरा मायालु भन्ने कुराहरू र मन्दिर गई पूजा गरेको कुराहरू सँगै त्यो आफ्नो मायालु जोडीसँग फेवतालमा घुमेका कुराहरू पनि रचना हुँदै थियो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि सुरज गुरुङजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पठाउँदै गर्नुहोला त्यसै गरी अर्को रचनालाई पनि अगाडि छोड्न चाहन्छु मेरो हातमा दिपक एकान्त माइला खोटाङ बजार नौबाट पठाउनु भएको रचना छ उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु नजाऊ अब याद बनी यो मन जलेको छ नजाऊ अब याद बनी यो मन जलेको छ नब नबजाऊ अब धुन पनि यो मन जलेको छ गल्ती मेरो के थियो र छोडी परायो भयो गल्ती मेरो के थियो र छोडी परायो भयो भो पर्दैन माफी माग्नु यो शिर ढलेको छ नजाऊ नबजाऊ अब धुन पनि यो मन जलेको छ बिर्सनु पनि कसरी ती अतीतका पानाहरू बिर्सौ पनि कसरी ती अतीतका पानाहरू मेरो हरेक नसा नसामा उनकै रगत चलेको छ ना नाउ अब याद बनी यो मन जलेको छ रुदा रुदै जीवनमा आँसुको सागर बनेको छ रुदा रुदै जीवनमा आँसुको सागर बनेको छ सङ्घर्षमय जीवन कसरी काट छुरा चलेको छ नबजाऊ अब धुन पनि यो मन जलेको छ नाउ अब याद पनि यो मन जलेको छ नबजाऊ अब धुन पनि यो तन जलेको छ नबजाऊ अब धुन पनि यो तन जलेको छ जति चोट दिन्छौ त्यो मुटु मुटुभित्र साँचेर राख्नेछु जति आँसु दिन्छौ देउ मायालु दुई आँखाबाट छानेछु जति चोट दिन्छौ देउ मायालु मुटुभित्र साँचेर तर तिम्रो नजरमा दोषीको श्रेय यो भागीलाई मिलेछ ठिकै छ मायालु म तिम्रो नजरमा दोषी भएर बाँच्ने छु जति आँसु दिन्छौ देऊ मायालु दुई आँखा tu, jeti tu. जति आँसु दिन्छौ त्यो मायालु दुई आँखाबाट झर्ने सुलिँदै गीत गाउँदै अब सुलिँदै गीत गाउँदै अब पिकेको गल्ती धाउँदैन अब सुलिँदै गीत गाउँदै अब पिकेको गल्ती धाउँदैन अब तिमीले माया नबुझेपछि तिमीले माया नबुझेपछि कतै नै माया लाउँदैन अब कतै नै माया लाउँदैन अब सुलिँदै गीत गाउँदैन अब पुकेको गल्ती धाउँदैन अब मोहन बिहानी भक्तिपुर साथ सरलाई पद्मकन्या क्याम्पसदेखि उहाँले पढाउनु भएको थियो मुक्तकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मोहन बिहानीजीप्रति पनि आभारी रहेँ आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पठाउँदै गर्नुहोला त्यसै गरी अर्को रचना पनि अगाडि जोड्न चाहन्छु महावीर विश्वकर्माको मुक्तक छ मेरो हातमा उहाँको मुक्तकलाई अगाडि जोड्न चाहन्छु भन्छु म गुलाबको फुल झैँ सर्वत्र भएछु म गुलाबको फुल झैँ सर्वत्र भएछु बसिछु मनमा यता तत्र भएछु वास्तवमै पनि म गुलाबको फुल झैँ सर्वत्र भएछु बसेको छु बसेछु मनमा यत्र तत्र भएछु सिउरिन्छु भनेर लिएकी थियौँ सिउरिन्छु भनेर लिएकी थियौँ सागो सुघेर फालिदेऊ अल्पत्र भएछु बसेछु मनमा यता तत्र भएछु म गुलाबको फुलझै सर्वत्र भएछु बसेछु मनमा यता तत्र भएछु वास्तवमै निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि महावीर विश्वकर्माजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा दुर्गा जोशीजीको रचना छ यो रचनालाई उहाँले कैलालीदेखि पठाउनु भएको हो उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु उहाँको गजल छ जब शङ्का थियो आफ्नै आँखामाथि जब शङ्का थियो आफ्नै आँखामाथि कसरी विधास गर्थ्यो ढुङ्गामाथि जब शङ्का थियो आफ्नै आँखामाथि कसरी विश्वास गर्थ्यो ढुङ्गामाथि यो समाजदेखि होसियार रहनुहोला यो समाजदेखि होसियार रहनुहोला औँला अठौँला आमा छोरामाथि कसरी विश्वास गर्थे ढुङ्गामाथि सरकार आफ्नो औकात देखाउँदैछ सरकार आफ्नो औकात देखाउँदैछ कर्फ्यू लगाएर हामी माथि जब शङ्क थियो आफ्नै आँखामाथि मैले उसको प्रस्ताव स्वीकारिएन भने मैले उसको प्रस्ताव स्वीकारिएन भने घाँटी राख्छु भन्छ अचानोमाथि घाँटी राख्छु भन्छ अचानोमाथि जब शङ्क थियो आफ्नै आँखामाथि उकिन बन्द कोठामा रमाउँछ सोच्थे उकिन बन्द कोठामा रमाउँछ सोच्थे देश बनाउँदो रहेछ भित्तमाथि कसरी विश्वास गर्थे ढुङ्गामाथि एना हेर्छु मुहार देख्छु चित्त बुझ्दैन एना हेर्छु मुहार देख्छु चित्त बुझ्दैन अनि खुब रिसाउँछु भगवान्को लीलामाथि जब शङ्क थियो आफ्नै आँखामाथि कसरी विश्वास गर्थे ढुङ्गामाथि जब शङ्क थियो आफ्नै आँखामाथि जब शङ्क थियो आफ्नै आँखामाथि निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि दुर्गा जोशीजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पठाउँदै गर्नुहोला आगामी दिनहरूमा पनि व्यवसायमा रहेर यस्तै यस्तै तपाईँको रचनालाई वाचन गर्न पाइराखौँ त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा पिआर पाण्डे प्रज्वलजीले पोखरा थोक्साद पाल्पादेखि पठाउनु भएको रचना छ उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु गजल छ उहाँको बहानामै मर्छु मुर्छा पर्ने बानी कस्तो कस्तो बहानमै मुर्छा पर्ने बानी कस्तो कस्तो दिलभित्र लुक्न खोज्ने नानी कस्तो कस्तो मुस्कुराउँदै उनको नजिक जान खोज्थे म त मुस्कुराउँदै उनको नजिक जान खोज्थे म त लजाउँदै पर सर्ने सानी कस्तो कस्तो बहनमै मुर्छा पर्ने बानी कस्तो कस्तो मनै त हो हेर सानो तिम्रो दिलको राजा मनै त हो हेर सानो तिम्रो दिलको राजा मुटुभित्र छुपाएको रानी कस्तो कस्तो मुटुभित्र छुपाएको रानी कस्तो कस्तो बहानामै मुर्छ पर्ने बानी कस्तो कस्तो पुरुष मनको विश्वास गर्न गाह्रो पर्यो कि त पुरुष मनको विश्वास गर्न गाह्रो पर्यो कि त भाँडो जस्तै आकार लिने पानी कस्तो कस्तो लजाउँदै पर सर्ने सानी कस्तो कस्तो विश्वास गरेर बोलेको छु अन्तरात्मादेखि विश्वास गरेर बोलेको छु अन्तरात्मादेखि माया रूपी सञ्जालको खानी खानी कस्तो कस्तो बहानमै मुर्छ कस्तो दिलभित्र लुक्न खोज्ने नानी कस्तो कस्तो दिलभित्रको दिलभित्र लुक्न खोज्ने नानी कस्तो कस्तो बहानमै मुर्छा पर्ने बानी कस्तो कस्तो बहानमै मुर्छा पर्ने बानी कस्तो कस्तो कहिलेकाहीँ तपाईँ र मेरो याद मात्र हुनसक्छ माया ती मायाले छोडेर जाँदा अलिकति तपाईँ र मेरो मन दुख्न सक्छ त्यो मनमुटुमा अलिकति काँडा उम्रिन सक्छ अलिकति घोष्न सक्छन् तपाईँ र मेरो मुटु प्रिय मित्र कार्यक्रम मेरो रचनाको बसाइको हामी अन्त अन्ततिर आइपुगेका छौँ कार्यक्रमबाट अब भने विदा लिनुपर्छ भन्ने सङ्केत मैले दर्पण पारेका मित्र राजबाट पाइराखेको छु कार्यक्रममा रहेर तपाईँका सिर्जनाहरू वाचन गरे धेरै रचनाहरू बाँकी रहे क्षमा प्राप्त छु आगामी हप्ता तपाईँका रचनाहरू म वाचन गर्ने नै छु यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु र ज जसले मलाई रेडियोमा इन्टरनेटमा सुन्नुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु र अन्त्यमा सामूहिक गजलमा सहभागी बन्नुहुने साथीहरूको नाम यहाँनिर सरस्वती लिन चाहन्छु शिवगिरी रसोली चितवन त्यसै गरी सुमन मुस्कान चितवन त्यसै गरी कृष्ण प्रसाद सिमखडा चितवन जय बाबु बर्दिया र सबै सबै सर्जकप्रति धेरै धेरै आभारी रहे र त्यसै गरी अञ्जन श्रेष्ठ अभागी कान्छी बजार स्याङ्जाका सर्जकजीप्रति पनि आभारी रहे र आजको सामूहिक गजल यसरी बिदा हुन्छु र राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँकै साहित्यिक मनको साथी दिपेन्द्र पनि सामूहिक गजल यसरी वाचन गर्छ र बिदा हुन्छ टुक्रिएको मुटु फेरि जोड्यो किन टुक्रिएको मुटु फेरि जोड्यो किन बिर्सिएको माया फेरि गोड्यौ किन सयौँ जुनी तिम्रै हुनेछु भन्थ्यौ तिमी सयौँ जुनी तिम्रै हुनेछु भन्थ्यौ तिमी खाएको कसम आज तोड्यौ किन बिर्सिएको माया फेरि गोड्यौ किन तिम्रो दिलमा फुल छु भन्थे भन्ने गर्थ्यौ तिमी तिम्रो दिलमा फुल्छु भन्ने गर्थ्यौ तिमी मेरो दिलमा छुरा रोपी छड्यौ किन बिर्सेको माया फेरि गोड्यौ किन तिमी बिना पानी बिनाको माछी हुन्छु तिमी बिना पानी बिनाको माछी हुन्छु भन्थ्यौ तर अन्तै नाता मोड्यौ किन बिर्सिएको माया फेरि गोड्यौ किन टुक्रिएको मुटु फेरि जोड्यो किन बिर्सिएको माया फेरि गोड्यो किन टुक्रिएको मुटु फेरि जोड्यो किन छुट्टिन्छु अर्को हप्ता फेरि तपाईँकै रचनाहरूको साथमा उपस्थित हुन्छु नि नमस्कार